सर्वप्रथम यहाँलाई गुलिङमा स्वागत छ धन्यवाद पहिले के को सिलसिलामा यहाँ आइपुग्नु भएको पुनआवेदन अदालत र मातहतका अदालतहरूको सर्वोच्च अदालतका चाहिँ नि एक वर्षको लागि चाहिँ नि त्यो निरीक्षण गर्ने र त्यसमा आवश्यक सुधारहरूको लागि सुझावहरू दिनुपर्ने हुनाले म गुल्मीमा पनि आइपुगेँ अर्घाँचीतिरबाट आउँदै गरेको देख्दै थिएँ हजुर अर्घाखाँची पनि भएर अब यो मेरो चाहिँ आज पाँच दिन भयो यात्रा सुरु भएको नगर नगरपरासीदेखि लिएर रूपन्देही अब यो अर्घाखाँची अब यो पाउँदै अब म पाल्पा पनि जाँदैछु के पाउनुभयो यस क्षेत्रमा आइपुग्दाखेरि आइपुग्दाखेरि अब न्यायिक सुधारहरूको लागि नै हो हाम्रो त खास गरिकन चासोको विषय र त्यसमा केही समस्याहरू छन् जस्तो अर्घाखाँचीमा अब भवनको पनि ज्यादै दुर्दशाको रूपमा रहेछ त्यसलाई पनि बनाउनु पर्ने छ अब यो बनिसकेका भवनहरूमा पनि सामान्यतया यसको मर्म सम्हारका कामहरू सम्पूर्ण नभएको हुनाले उद्घाटन पनि गर्न पाइएको छ यी र यस्तै समस्याहरू र न्यायका सम्बन्धमा चाहिँ नि यही पुराना कानुनहरूले राखेका चाहिँ नि अवधारणाहरूलाई अलिकति सुधारको रूपमा पनि हाम्रो बैठकहरूबाट विचार गर्न सकिने कुराहरू केही बुझ्दैछौँ यो मुद्दा फैसला कार्यान्वयनको पाटो अलिक फितलो पाइएको छ जुन तपाईँहरूले न्याय त दिनुहुन्छ कागजमा तर कार्यान्वयन जो प्रशासनले गर्नुपर्ने हो त्यसमा निकै जटिलताहरू आइपरेका छन् यहाँले कसरी लिनुभएको छ अब सामान्यतया के हो भनेदेखि अदालतले नै त्यो फैसला कार्यान्वयन गराउने कामको जिम्मा लिनुभन्दा सरकारी अङ्गबाट अदालतले जुन फैसला गर्छ त्यसलाई कार्यान्वयन गर्ने चाहिँ नि कानुन मन्त्रालयको छुट्टै शाखाको रूपमा रहनुपर्छ भन्ने मेरो अवधारणा छ अब त्यसमा हामी छलफल गर्दैछौँ कतिसम्म हामी सक्षम त्यसबारेमा सोच अगाडि बढिसकेका छ मेरो अवधारणा त्यो छ र मैले त्यो कुरा छलफलमा पनि राखेका छु कति अगाडि फौजदारी अपराध अनुसन्धानको पाटो पनि केही फितलो हो कि फौजदारी अनुसन्धानको पाटो सामान्यतया के छ भनेदेखि अलिकति पुरानै चाहिने कानुनहरूले गर्दाखेरि मात्रै यो फितलो देखिया हो र नयाँ कानुनहरूको बारेमा व्यवस्था गर्नु भनेर चाहिँ सर्वोच्च अदालतले पनि पटक पटक भनिसकेका छ जस्तो गरिकन चाहिने ट्राफिक प्रहरीहरू यिनीहरू छुट्टा छुट्टै व्यवस्था भएको जस्तै अनुसन्धान प्रहरीको लागि पनि छुट्टो विङ गठन गर्ने कार्य गर्नु भनेको पनि दुई वर्ष भइसक्यो खै अहिलेसम्म वास्तै गरिरहेको छैन जस्तो प्रहरीको भूमिका छ नि कतिपय अवस्थामा प्रहरीको रोल प्ले सही ढङ्गको नहुँदा न्यायको सवालमा केही प्रश्न चिन्हहरू पनि खडा भएको गुनासो पनि सुन्ने गरिएको छ प्रहरीको रोल प्ले प्रति यहाँको धारणा के छ होइन रोल प्लेको कुरा भएन हामीले मैले अघि नै भनिसकेँ नि अनुसन्धान अपराध अनुसन्धान गरी छुट्टै विङको चाहिने व्यवस्था प्रहरीको चाहिँ गर्नुपर्छ अब त्यो गरेपछि त्यसलाई सुधार गर्नुपर्ने त्यसमा कुराहरूलाई पूर्ति गर्नुपर्ने अथवा त्यसमा भएका कमजोरीहरू पुर्दै जानुपर्ने कामहरू चाहिँ भइहाल्छ पहिला त्यो गठन गर्नेतिर नै पहिला ध्यान जानु जिल्ला अदालत गुल्मीका न्यायाधीशज्यूले नै भन्नुहुन्छ कि ढिलो न्याय दिनु भनेको नदिनु सर हो त्यस कारणले गर्दा मुद्दाहरू ढिला सुस्ती हुने जसले गर्दा जनतामा निराशा हुने सालाखाला कति समयसम्म तपाईँहरूले यो मुद्दा फैसला गर्ने माथिको आदेश के छ सालाखाला भन्ने कुराले हुँदैन कानुनमा भनेको कुरो कानुनमा लेखे बमोजिम हुनुपर्छ त्यो बमोजिम नभएको अवस्थामा तल्लो अदालत थियो माथिल्लो अदालतलाई त्यसको जानकारी गराउनुपर्छ उदाहरणको लागि अब सिडिओ कार्यालयहरूमा चाहिँ नि यो अर्धन्यायिक अधिकारहरू पनि दिएछ उहाँहरूले अब कति भ्याउनुहुन्छ कति भ्याउनु न त्यो म जान्दिनँ तर के भनेदेखि एउटै मुद्दा उहाँहरूले एक वर्ष चलाइदिनुहुन्छ त्यो तिन महिनाभित्र छिन्नुपर्ने र त्यसको लागि प्रतिवेदन माथि गर्ने पनि उहाँहरूले ट्रेडिङ लिएर आएका कतिपय चाहिँ सिडिओ साहबहरूले पनि त्यो वास्ता हुन् त्यस्तो अवस्था पनि छ भने यो अदालतकै क्षेत्रमा पनि आफूले पुरा गर्न नसकेको काम किन समयमा सकिएन त्योभन्दा माथिल्लो अदालत उसले जानकारी गराउने र त्यसबाट थप निर्देशन आवश्यक निर्देशन लिने काम चाहिँ अलिक तदारुकता साथ गर्नुपर्छ भन्ने मलाई लाग्छ संयोग बस गुल्मी आइपुग्नु भएको छ यहाँका जनताहरूलाई सर्वोच्चको तर्फबाट के भन्न चाहनुहुन्छ होइन अब सर्वोच्च अदालतले चाहिँ त न्यायको लागि गर्नुपर्ने जुन संविधानिक व्यवस्था गरिदिएको छ त्यो बमोजिम कार्य गर्ने काम सर्वोच्च अदालतको हो त्यो बमोजिम केही कुराको कानुनको त्रुटिहरू छ भनेदेखि त्यसको सुझाव पनि हामी दिन सक्छौँ तर हामी कानुन बनाउनु त सक्दैनौँ अन्तिममा यहाँले राख्नै पर्ने कुराहरू केही छन् कि सामान्यतया के भने मुख्य कुरो त न्यायको लागि न्यायको आसनमा बस्नेहरूको चाहिँ एउटा मोटो के हुनुपर्छ नि ह्युमन डिग्निटी मुख्य कुरो हो मान्छेको चाहिँ जुन अस्तित्व हो अस्तित्वलाई मान्छेले स्वीकार नगर्ने समाजको वातावरण रहेसम्म यो यो जुन चाहिँ न्यायको जति प्रयास गरे पनि त्यसले कुनै महत्त्व राख्दैन तर त्यो कुराको लागि प्रचार प्रसार अथवा त्यसको चाहिँ एउटा गरिमा वृद्धिको लागि अथवा अन्तर्राष्ट्रिय मानवाधिकारको जुन चाहिँ सिद्धान्तहरू छ त्यो नै खास गरिकन सर्वोच्च अदालतको कानुन हो भन्छु म हस्त महत्त्वपूर्ण समय दिनुभयो यसको लागि धेरै धेरै धन्यवाद धन्यवाद धन्यवाद